na na na na na हल्ला चल्यो बजारमा हल्ला चल्यो बजारमा गाजल लगाइन छेउ गाजल लगाइन छेउ बिर्सिएर सिङ्गारमा गाजल लगाइन छेउ बिर्सिएर गाजल लगाइन छौ निकै सुन्दर गजल गीत राख्यौँ हामीले मैले एउटा गजल वाचन गरेँ जुन दोस्रो शेरमा चाहिँ त्यहाँ सन्तान पनि राख्न सकिन्छ तर यसलाई अझै सभ्य गरौँ भन्ने मनसायले चिज राखिएको हो एउटा चिजको निर्माण गरौँ म हलो तिमी बारी भएर त्यहाँ चाहिँ एउटा सन्तानको निर्माण गरौँ म हलो तिमी बारी भएर यसलाई यसरी पनि मिलाउन सकिन्छ अनि बसौँला हामी मिलेर सधैँ बरपिपलको चौतारी भएर केही त गर्नुपर्छ पियारी म पुरुष तिमी नारी भएर मैले यसरी गजल सुनाइरहँदा सायद मेरो प्रियसीको लागि नै पुरु लम्सालले गीत गाइदिनु भयो बिर्सिएछौ गाजल लगाउन भनेर ठिकै छ यो गजल र साङ्गीतिक गजल सँगसँगै पुनः फर्केका छौँ कार्यक्रम गजल थुङ्गाको यो मेफिलमा तपाईँले फोन गर्न सक्नुहुनेछ शून्य दस छत्तिस एक सय बिसमा यो नम्बर हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला एउटा गजल उठाउन चाहन्छु हामीलाई गजल मेल गर्नुभएको छ यो गजललाई म उठाउँदैछु ठुलो कान्छु ठुलो कान्छु भन्ने शीर्षकमा एउटा गजल लेख्नुभएको छ उहाँको गजल वाचन गरौँ यहाँनिर उखु पेली जुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो उखु पेली जुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो पिएर दिल खुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो उखु पिली उखु पेली जुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो पिएर दिल खुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु उखु पेली जुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु म बाबुलाई पाखी भन्ने म बाबुलाई पाखी भन्ने पर्ख मेरो दिन आउँदा छोरो डब्ल्यु बुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु पिएर दिल खुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु समयलाई उल्टाएर गर्नु चमत्कार गर्छु समयलाई उल्टाएर गर्नु चमत्कार गर्छु नेतै खाने घुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु छोरो डब्लु भुस बनाउँछु भन्छ अचेल ठुलो कान्छु अङ्गालोमा आऊ तिमी मर्द कि नामर्द बुझ अङ्गालोमा आऊ तिमी मर्द कि नामर्द बुझ बेग्लै महसुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो नेतै खाने घुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो छोरो डब्ल्यु बुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो पिएर दिल खुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो उखु पेली जुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो पिएर दिल खुस बनाउँछु भन्छ अचेल ठुलो कान्छो अङ्गालोमा आऊ तिमी मर्द कि नामर्द बुझ बेग्लै महसुस बनाउँछु भन्छ ठुलो गान्छु यो गजल लेख्नुभएको थियो भण्डारी दाई अचम्म मिलम्ची हेलम्पु नेपाल हाल मरुभूमिबाट भनेर उल्लेख गर्नुभएको छ उहाँले गजल मेल गर्नुभएको हो जे कार्यक्रम सुनेर हामीलाई गजल यसरी नै मेल गर्दै आउनुभएको छ उहाँको साथको लागि यो माया ममता सद्भावको लागि उहाँप्रति पनि आभारी रहन चाहे ठिकै छ यति बेला कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ त्यसपछि अरू गजललाई पनि उठाउँला कार्यक्रमको यो बसाइमा हेलो साहित्यिक अभिवादन तपाईँको शुभनाम गणेश स्थानबाट अगम क्रान्ति अगमजी तपाईँको आवाज निकै सानो सुनिएको छ हामीलाई बुझ्न निकै कठिन छ है त्यो तपाईँले गजल लिएर आउनु भएको छ होला गजललाई सुरुवात गर्नुहोला अगम क्रान्ति हुनुहुन्थ्यो गणेशस्थानबाट हामीलाई टेलिफोन गर्नुभएको थियो एकजना चेली स्रष्टा हुनुहुन्छ उहाँको कलम मलाई मनपर्छ किनकि सुन्दर गजल रचना गर्ने गर्नुहुन्छ सुन्दर सिर्जना कोर्ने गर्ने गर्नुहुन्छ उहाँले उहाँले आज यो बाल दिवसको अवसरमा यस्तै यस्तै कुराहरू समेटेर गजल कोर्नु भएको थियो होला जस उहाँको गजल हामीले सुनाउन सकेनौँ किनकि उहाँको आवाज निकै सानो सुनिएको थियो बुझ्न निकै कठिन थियो गाह्रो थियो त्यसैले पनि समयलाई सदुपयोग गरौँ भन्ने मनसायको साथमा उहाँको गजल सुन्न सकेनौँ आगामी श्रृङ्खलामा सुनाउला यो पनि आग्रह गर्न चाहेँ अपेक्षा राख्न चाहेँ र तपाईँले फोन गर्नुहोस् शून्य दस छत्तिस एक सय बिसमा यो नम्बर हामीले तपाईँको लागि उपलब्ध गराएका छौँ तपाईँले दिल खोलेर आफ्नो गजल सुनाउन सक्नुहुनेछ थुङ्गाको फुलबारीमा रमाउन सक्नुहुनेछ ठिकै छ यहाँनिर एउटा गजल उठाउन मन लाग्यो मलाई एउटा गजल छ यो गजल हामीलाई मेल गर्नुभएको छ जोस् राम कणेलले उहाँको गजल यसरी सुरुवात हुन्छ जुन उदाएपछि घाम अस्ताएपछि जुन उदाएपछि घाम अस्ताएपछि सुत्छन् चरानी बचेर निधाएपछि जुन उदाएपछि घाम अस्ताएपछि सुत्छन् चरानी बचेर निधाएपछि पानी माथिको ओबानो नबन्नुहोस् भो पानी माथिको ओबानो नबन्नुहोस् भो दुनियाँको अगाडि चित्त दुखाएपछि सुत्छन् चरानी बचेर निधाएपछि कसरी हुन्छ खै बिरामीको उपचार कसरी हुन्छ खै बिरामीको उपचार जलेको घाउमा नुनचुक लगाएपछि दुनियाँको गाडी चित्त दुखाएपछि कसले बनाएको होला यस्तो चलन कसले बनाएको होला यस्तो चलन बुहारी बोलाउने छोरो अगाएपछि जलेको घाउमा नुनचुक लगाएपछि बुहारी बोलाउने छोरो अगाएपछि दुनियाँ चकित भएको छ दुनियाँ चकित भएको छ आजकाल अन्जान रामले कलम उठाएपछि बुहारी बोलाउने छोरो अगाएपछि जलेको घाउमा नुनचुक लगाएपछि दुनियाँको अगाडि चित्त दुखाएपछि सुत्सन चरानी बचेरा निदाएपछि जुन उदाएपछि घाम अस्ताएपछि जुन उदाएपछि घाम अस्ताएपछि कस कसले बनाएको होला यस्तो चलन बुहारी बोलाउने छोरो अगाएपछि 啊。 <laughs> राम कणेल बागलुङको साथी हुनुहुन्छ हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँले यो गजल हामीलाई मेल गर्नुभएको थियो यो गजलको निमित्त आभारी रहन चाहे जिउस निकै सुन्दर गजल कोर्नु भएको छ उहाँले उहाँका सम्पूर्ण सिर्जनाहरू निकै नै उत्कृष्ट हुने गर्दछन् त्यसैले पनि मलाई वाचन गरौँ गरौँ जस्तो लाग्छ र उहाँले पनि प्रेषित गरिरहनुहुन्छ यो माया सद्भावको लागि धन्यवाद र यति बेला कोही साथी हुनुहुन्छ उहाँसँग हामी कुराकानी गरौँ नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा हामीलाई फोन गर्दै हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हामीले कुराकानी गर्न सकेनौँ जियोस् तपाईँको प्रयास निरन्तर छ तर पनि हामी कहिलेकाहीँ प्रयासमा असफल हुन्छौँ प्रविधिको कुरा नहो प्रविधिले कहिलेकाहीँ हामीलाई ठग्ने गर्दछ जियोस् तर पनि तपाईँको साथ माया सद्भाव यो प्रकृति हो यसलाई कसैले पनि ठग्न सक्दैन तपाईँले निरन्तर रूपमा माया गरिरहनुहुन्छ भन्ने हामीलाई लाग्दछ ठिकै छ तपाईँले गजल कोर्नुहुन्छ सृजना कोर्नुहुन्छ भने तपाईँको लागि हामीले कार्यक्रम गजलथुङ्गा छुट्याएका छौँ जेस तपाईँले आफ्ना गजलहरू सुनाउन सक्नुहुनेछ फोन गरेर यदि फोन गर्न अलिकत सम्भव छैन भने तपाईँले हामीलाई मेल गर्न सक्नुहुनेछ डिएनके कुँवर एट द रेट जिमेल डट कम अथवा नुवाकोट एफएम एट द रेट जिमेल डट कममा कार्यक्रम गजलथुङ्गाको लागि हो है यो गजल भनेर मेल गर्नुभयो भने तपाईँको गजल कार्यक्रम गजलथुङ्गामा उठाउनेछौँ त्यसै गरी तपाईँले पत्रचार पनि गर्न सक्नुहुनेछ जस फोन गरेर सुनाउनको लागि तपाईँले प्रत्यक्ष सुनाउन पनि सक्नुहुनेछ ठिकै छ र आगामी श्रृङ्खलामा कार्यक्रम गजलथुङ्गामा हामीले स्रष्टा सर्जक र गजलकारहरूसँग कुराकानी गर्ने गजलको बारेमा संक्षिप्त परिचय र गजलको बारेमा विश्लेषण र केही साहित्यिक कुराहरू गर्ने मनसायले केही सोच बनाएका छौँ हामीले जो समयले साथ दिएसम्म मौसमले साथ दिएसम्म हामीले यो चाँजो पाँजोलाई पनि तपाईँ माझ पस्किनेछौँ ठिकै छ यति बेला कोही साथी हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँसँग हामी कुराकानी गरौँ नमस्कार हजुर तपाईँको शुभ नाम थानसिंहबाट तपाईँको नाम सफलता बोगटी गजल लेख्नु भएको छ हो गजल भनेको के हो हजुर गजल भनेको एउटा मनको भाव है जहाँ रदीफ र काफियाको मेल हुन्छ कहिले मिलन कहिले बिछोडको खेल हुन्छ है ल ठिकै छ कार्यक्रम गजल आउनु भएको छ गजल लिएर आउनु भएको छ होला गजललाई सुरुवात गर्नुहोला होला बिर्सेर मित्रताको बाहनामा छैन नि तिमीलाई माफी हुने दिने छैन हस् सबलताजी सहभागिताको लागि धन्यवाद गजल मात्र सुनौँ हामीले हामीले भावना नसुनौँ मुक्तक नसुनौँ कविता नसुनौँ कविता मुक्त घाइकु ताङ्का लघुकथा तपाईँले जे लेख्नुहुन्छ त्यसको लागि हामीले कार्यक्रम छुट्याएका छौँ मजेरी भन्ने कार्यक्रम छ हरेक साताको मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म आउँछ तपाईँले त्यहाँ आवाज पनि रेकर्ड गराउन सक्नुहुनेछ अथवा पत्रचार पनि गर्न सक्नुहुनेछ यो पनि जानकारी गराउन चाहेँ र उहाँले गजल लेख्नुभयो भन्नुभयो तर गजलमा यो काफिया भन्ने कुरा नै देखिएन रदी भन्ने कुरा नै आएन त्यसैले पनि उहाँको गजल हुन सकेन तपाईँले मुख्यत यो काफिया र रदी त लेख्नुहोस् न अरू कुरा कुराहरू नमिलाउन सके पनि त्यसरी लेख्नुभयो भने चाहिँ गजल हो भन्ने हामीले बुझ्छौँ र गजल वाचन गर्ने समय उपलब्ध गराउँछौँ यसलाई अन्यथा चाहिँ न नलिनुहोला र उहाँले यो भाग नै भन्नुभएको थियो त्यस पछाडि चाहिँ यो रहने सहने के समथिङ के भन्दै हुनुहुन्थ्यो यो भाग नै राख्ने यस्तै यसरी मिलाउँदै जानु होला होइन जस्तो गर्दिनँ मर्दिनँ झर्दिनँ सर्दिनँ पर्दिनँ यो काफिया यसरी मिलाउनु होला यो सपोज उदाहरणको लागि यस्तै यस्तै मिलाउँदै जानुभयो भने ठिकै हुन्छ यो सामान्य कुरा हो र यति बेला टेलिफोन सम्पर्कमा अन्तिम साथी हुनुहुन्छ अन्तिम कलरको रूपमा हुनुहुन्छ उहाँलाई हामी स्वागत गरौँ नमस्कार हेलो हस् उहाँसँग पनि कुराकानी गर्न हामीले सकेनौँ पहिले बन्दुक बोकेर छापामार भयो ऊ पहिले बन्दुक बोकेर छापामार भयो ऊ अहिले समाचार लेखेर पत्रकार भयो ऊ पहिले बन्दुक बोकेर छापामार भयो ऊ अहिले समाचार लेखेर पत्रकार भयो ऊ यसरी तह बढ्दो रहेछ नेपालमा आज भोलि यसरी तह बढ्दो रहेछ नेपालमा आज भोलि सिपाही थियो घुस दिई हवलदार भयो ऊ अहिले समाचार लेखेर पत्रकार भयो ऊ पैसाको लागि मान्छेहरू पैसाको लागि मान्छेहरू निकै गिर्दो रहेछन् हत्यारा भा साबित गरी गिरफ्तार भयो ऊ सिपाही थियो घुस दि हवलदार भयो ऊ ठुलो भई देशको सेवा गर्छ भन्थिन् सधैँ आमा ठुलो भई देशको सेवा गर्छ भन्थिन् सधैँ आमा आखिरीमा देशको लागि नै हतियार भयो ऊ हत्यारा भा साबित गरी गिरफ्तार भयो ऊ सिपाही थियो घुस दिई हवलदार भयो ऊ अहिले समाचार लेखेर पत्रकार भयो ऊ पहिले बन्दुक बोकेर छापामार भयो ऊ पहिले बन्दुक बोकेर छापामार भयो ऊ अहिले समाचार लेखेर पत्रकार भयो ऊ पहिले बन्दुक बोकेर छापामार भयो ऊ मैले गजल वाचन गरेर सुनाएँ यो गजल थियो रबिन शर्मा चापागाई सरदारजीको जहाद नवलपरासीको साथी हाल मरुभूमिमा हुनुहुन्छ उहाँले पनि निकै माया गर्नुहुन्छ यसरी माया दर्शाइरहनुहुन्छ उहाँको गजल मैले वाचन गरेर सुनाएँ निकै सुन्दर गजल छ र अब चाहिँ हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ एकजना साथी हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ प्रविधिबाट शिवरामजीले उहाँलाई हामी स्वागत गरौँ हजुर नमस्कार हरेक दिन कुरिरहेछु हरेक दिन कुरिरहेछु गजल छुवाको पछि प्रतीक्षाको रातमा नमस्कार तपाईँलाई धेरै धेरै धन्यवाद हृदयदेखि नै अनि तपाईँको शुभ नाम केशव ठकुरी है केशव भन्नुभयो ए ए दीपक ठकुरी हामीलाई खड्क भन्ज्याङबाट फोन गर्दै हुनुहुन्छ है हुन्छ गजल लिएर आउनु भएको छ होला गजललाई सुरुवात गर्नु होला हामीसँग समय पनि निकै कम छ है ठन्डा ठन्डै नयनबाट झरिदिँदा आँसु ठन्डा ठन्डै नयनबाट झरिदिँदा आँसु मनभरि पीडा लुकाए कसरी म हाँसु मनभरि पीडा लुकाए लुकाए कसरी म हाँसु धेरै परे खोलाहरू परे जङ्गारमा रहरहरू सबै मेटिए स्वास्थ्य संसारमा गरिरहे भित्रभित्रै ओठमा हाँसो छरी आफैबाट धोका पाएछु मैले सबैभरि सम्झनालाई गाह्रो रहेछ बिर्सनलाई झन् गाह्रो हो हो सम्झिनेलाई गाह्रो हुन्छ बिर्सिनेलाई झनै गाह्रो तर साथी गजल लेखेर आउनुभयो भने गाह्रो हुँदैन हामीले गजल राख्ने समय उपलब्ध गराउँछौँ उहाँले गजल वाचन गर्नुभयो एउटा भावना थियो यो भावना गजल बनोस् मेरो कामना कार्यक्रम गजलथुङ्गा को समय सकिने आँट्यो अब चाहिँ हामी बिदा मागेर जाने बेला हुँदैछ जिउस कार्यक्रम गजलथुङ्गामा फोन गर्नुभयो धेरै साथीले एक दुईजना साथीले चाहिँ गजल ल्याउनु भएन यसलाई दुःख नमान्नु होला मैले गजल वाचन होस् भन्ने चाहन्छु कार्यक्रम गजलथुङ्गामा र तपाईँ पनि त्यही चाहनुहुन्छ मैले यो कुनै अन्याय गरेको होइन जिउस तपाईँले गजल लेख्नुहोस् गजल लेखेर सिकेर बुझेर आउनुहोस् भन्न चाहन्छु मैले अथवा तपाईँले भावना लेख्नुहुन्छ अरू कुनै सृजना गर्नुहुन्छ भने कार्यक्रम छुट्याएका छौँ भनेर पनि मैले चाहिँ जानकारी गराएको छु ठिकै छ सुनिता अधिकारी हुनुहुन्थ्यो मदानपुरबाट त्यसै गरी सरलाजीसी हुनुहुन्थ्यो थानसिङबाट उहाँको गजल थिएन बद्री वृन्द गजुरेल हुनुहुन्थ्यो ढिकुरेबाट उहाँले गजल सुनाउँदै हुनुहुन्थ्यो तर उहाँको टेलिफोन सम्पर्कमा केही गडबडी आयो र विच्छेद भयो त्यसै गरी एमबिबिएस हुनुहुन्थ्यो गणेशस्थानबाट उहाँले पनि गजल सुनाएर जानुभयो त्यसै गरी अगम क्रान्ति हुनुहुन्थ्यो उहाँ पनि गणेशथानकै चेली स्रष्टा निकै सुन्दर गजल वाचन गर्दै हुनुहुन्थ्यो तर टेलिफोनमा आएको गडबडी गडबडीको कारण उहाँको गजल हामीले सुन्न सकेनौँ अनि सफलता बोगटे हुनुहुन्थ्यो थानसिङबाट सुन्दर भावना पस्किँदै हुनुहुन्थ्यो हामीले पस्किएको खान चाहेनौँ कार्यक्रम गजलथुङ्गाको फुलबारीमा र केश दिपक ठकुरी हुनुहुन्थ्यो खड्क भन्ज्याङबाट जो उहाँको पनि निकै मिठो साथ थियो उहाँले गजल चाहिँ वाचन गर्नु भएन ठिकै छ गजल लिएर आउनु होला भनेर आग्रह गर्न चाहन्छु कार्यक्रमको विषयबाट कार्यक्रमको समय सकियो हामी नितान्त अन्त्यतिर आइसकेका छौँ यो कार्यक्रम तपाईँले साइबर सङ्गम डट नेटमा पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ यसको एडमिन वासुदेव कुँवर आरोलाई पनि धन्यवाद र गजल प्रेषित गर्नुहुने तपाईँलाई धन्यवाद मेल गर्नुहुने तपाईँलाई धन्यवाद अनि रेडियो सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साहित्य अनुरागी मनहरू गजल प्रेमीहरू सबै सबैलाई धन्यवाद दिन चाहन्छु इन्टरनेट अनलाइनमा त्रिपल डब्लु डट नुवाकोट एफएम डट ओआरजी लगन गरेर सुन्नुहुने तपाईँ सम्पूर्ण नेपाली मनहरूप्रति पनि आभारी रहन चाहे त्यसै गरी मलाई यान्त्रिक कसैबाट सघाउनुभयो निकै आत्मीयताका साथ शिवराम भण्डारीप्रति पनि आभारी रहन चाहन्छु कार्यक्रम गजलथुङ्गाको व्यवसायबाट र गजलथुङ्गा अर्को शनिबार आउनेछ शनिबारसम्म कुरेर बस्नुहोला गजल लेख्दै गर्नुहोला कलम चल्दै जाओस् कलम कहिले नथाकोस् मेरो शुभकामना र रात बिस्तारै चिपिँदैछ राम्रोसँग आजको यो बाँकी समय बितोस् तपाईँको शुभ पल रहोस् भन्दै कार्यक्रम गजलथुङ्गाको यो मेफिलबाट एउटा गीत छोड्दै आवाजको खेतला डिएनके कुँवर आजलाई हुन्छु सुविधा फेरि आउला मित्र आजलाई हुन्छु सुविधा फेरि आउला मित्र मेरो माया राख्नुहोला सधैँ त्यो दिलभित्र मेरो माया राख्नुहोला सधैँ त्यो दिलभित्र नमस्कार शुभरात्रि शुभ सपनी शुभ निधारी सक्छौ मलाई एक्लै पार बिन्ती माया नमरा मेरो जानै जाना नुवाकोट एफएम एक सय छ दशमलव आठ मेगा